खबरमा तपाईलाई स्वागत छ म अनिता अर्याल नेकपा एमाले नौ राष्ट्रिय महाधिवेशनको आज विधिवत समापन गर्दैछ आज राति दुई बजे लेखा आयोग र अनुशासन आयोगको मतपरिणाम सार्वजनिक भएपछि एमाले अबको केही बेरमै महाधिवेशन समापन कार्यक्रम गर्न लागेको छ नवनिर्वाचित केन्द्रीय सदस्य सूर्य थापाका अनुसार सभा समापन कार्यक्रमपछि नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज नै पदभार ग्रहण गर्नुहुनेछ काठमाडौँमा गएको गएको असार उन्नाइस गतिदेखि शुरू भएको एमालेको नौ महाधिवेशन एक हप्तामा सकिने भने पनि दुई हप्तासम्म लम्बिएको छ नयाँ नेतृत्व चयनका लागि नेता केपी शर्मा ओली र माधव कुमार नेपालको प्यानल र केही स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए मत परिणाम अनुसार पदाधिकारीमा दुवै प्यानलको लगभग बराबर प्रतिनिधित्व भए पनि केन्द्रीय समितिमा भने ओली प्यानलको बहुमत देखिएको छ संगठनका एकतीस गाविस मध्ये बाह्र गाविस बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको छ सुगम जिल्ला भनेर चिनिएको चितवनका एकतीस गाविस मध्ये बाह्रवटा गाविसलाई जिल्ला विपद व्यवस्थापन समिति चितवनले उच्च जोखिममा राखेर क्षति न्यूनीकरणको तयारी गरेको जिल्ला विकास समिति प्रकोप व्यवस्थापन स्रोत व्यक्ति बलराम लुइटेलले जानकारी दिनुभएको छ ती गाविससँगै रत्नगर र भरतपुर नगरपालिकाका केही ओड़ालाई पनि बाढ़ीको उच्च जोखिममा राखिएको छ भने हालै बनेको खैरहनी नगरपालिकाको कुम्रो क्षेत्र पनि उच्च जोखिममा रहेको छ जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क अनुसार चितवनको कल्याणपुर गर्दी र बगौडा गाविस रिउ नदी लगायत अन्य खहरे खोलाको उच्च जोखिममा रहेका छन् त्यस्तै मेघौली मंगलपुर दिव्यनगर कविलास गाविस नारायणी नदीबाट उच्च जोखिममा छन् भने जगतपुर कथार पिप्ले भण्डारा र पटिहानी गाविस राप्ती नदीबाट प्रभावित भएका छन् प्रकोपकै कारण नारायणी र राप्ती नदी छेउछाउका सयौं स्थानीय बासिन्दा पटक पटक विस्थापित हुन बाध्य भएका छन् गएको असार अठाइस र उन्तिस गते माडीमा आएको बाढ़ीले एकजनाको ज्यान दिएको थियो भने गर्दी कल्याणपुर र बगौडा गाविसका छ सय भन्दा बढ़ी घर डुबानमा परेको थियो संविधान सभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा राज्य पुनर्संरचनाका बारेमा दलहरूबीच देखिएको असहमतिका बारेमा छलफल भएको छ संविधान सभा सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा अभिलेख अध्ययन तथा निर्क्यौल समितिको तत्कालीन राज्यको पुनर्संरचना तथा राज्यको बाँडफाँड समितिको असहमतिको प्रतिवेदनमा छलफल भएको हो प्रदेशको संख्या सीमांकन तथा नक्साङ्कन र आधारका विषयमा दलहरूबीच विवाद चलेको छ समितिमा सबै दलको प्रतिनिधित्व हुने गरी सानो आकारको उपसमिति बनाएर सहमतिको प्रयास गर्न समितिका सदस्यहरूले सुझाव दिएका छन् नेपाली कंग्रेस रत्नगर नगर समितिले बीपी कोइरालाको प्रथम जन्म शताब्दी सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ नगर समितिले एक हप्तासम्म गर्ने कार्यक्रमको सूची आज रत्नगरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ समितिले आयोजना गरेका अधिकांश कार्यक्रमहरू सामाजिक विकासमा टेवा पुग्ने खालका रहेको नगर समितिका सभापति रूपनराज घिमिरेले जानकारी दिनुभएको छ सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पत्रकार सम्मेलन गरेको कंग्रेसले भोलि दुई गते श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाका ज्येष्ठ नागरिकलाई फलफूल वितरण तीन गते सौराचोकमा रक्तदान कार्यक्रम चार गते अन्तर विद्यालय स्तरीय कला प्रतियोगिता चार गते अन्तर कलेज स्तरीय निबन्ध प्रतियोगिता र छ गते विपी चिन्तन र वर्तमान सान्दर्भिकता विषयक विचार गोष्ठी गर्ने जनाएको छ कार्यक्रममा नेपाली कंग्रेसका महासमिति सदस्य तथा पूर्व सांसद एकनाथ राणा भाट क्षेत्रीय सभापति कुमार कार्की लगायतले बोल्नु भएको थियो कार्यक्रम नेपाली कंग्रेसका नगर सभापति रूपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो युक्रेनमा संघर्षरत पक्षलाई सहयोग गरेको आरोपमा युरोपियली युनियन र अमेरिकाले रूसमाथि थप प्रतिबन्ध लगाउने भएका छन् अमेरिकाले रूसको ऊर्जादेखि मुख्य ब्याङ्कहरूमा प्रतिबन्धको घोषणा गरेको छ तर रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले भने ईयू र अमेरिकाको प्रतिबन्धलाई मृत प्रतिबन्ध भनी टिप्पणी गरेका छन् युरोपेली युनियनले रूसको कुन क्षेत्रमा प्रतिबन्ध लगाउने भनेर यसै महिनाको अन्त्यसम्ममा सार्वजनिक गर्ने लक्ष्य लिएको बीबीसीले जनाएको छ यसअघि अमेरिकाले प्रतिबन्ध लगाएकोमा रूसका उच्च व्यक्तिका साथै युक्रेनमा संघर्षरत पक्षका पनि समावेश भएका छन् अमेरिकी राष्ट्रपति बराक ओबामाले यो प्रतिबन्धले रूसले युक्रेनका विषयमा फेरि विचार गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ र तेक्वान्डोका पाँचजना अन्तर्राष्ट्रिय प्रशिक्षकलाई आज रत्नगर पाँच चित्रसारीमा सम्मान गरिएको छ चित्रसारी युवा खेलकुद समितिले पाँचौं विश्व परा तेक्वाण्डो रजत पदक विजेता यादव कुंवर भर्खरै तेक्वाण्डो प्रशिक्षक बन्न सफल किरण श्रेष्ठ गोपाल श्रेष्ठ प्रदीप श्रेष्ठ र हङकङका प्रशिक्षक गणेश गुरूङलाई सम्मान गरेको हो किरण गोपाल र प्रदीप विश्व तेक्वाण्डो एकाडेमी कुकिवान कोरियाको आयोजनामा सम्पन्न पैंतिसौं अन्तर्राष्ट्रिय तेक्वाण्डो मास्टर कोर्स दुई हजार चौधमा भाग लिई अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल हुनु भएको हो तेक्वान्दो खेल मार्फत चितवनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो कार्यक्रममा खेलाड़ीहरूलाई सम्मान पत्र र दोसल्ला उडाएर सम्मान गरिएको छ त्यसै रत्नगर पाँच चित्रसारी निवासी किरण श्रेष्ठलाई स्थानीय चित्रसारी आमा समूहले समेत सोही कार्यक्रममा सम्मान गरेका छन् इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक टीका बहादुर कार्की प्रमुख अतिथि रहनु भएको कार्यक्रममा चित्रसेन सामुदायिक वनका अध्यक्ष अशोक चौधरी मावि चित्रसारीका प्रधान अध्यापक सूर्य प्रसाद लामिछाने समितिका सदस्य निरज गुरूङ चित्रसेन क्लबका अध्यक्ष राजेन्द्र कुमार थपलिया लगायतले बोल्नु भएको थियो कार्यक्रम चित्रसारी युवा खेलकुद समितिका सचिव निर्मल गिरीको अध्यक्षतामा सम्पन्न भएको हो हवस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार